99.8 मेगाहर्ज फरकपनको अनुभूति मुक्तको झोकौमा आहारा छु तपाईँको शान्तता अनि सहारा खोजमा मिठा रसिला मुक्तकहरू सँगै मेरो सवाल तपाईँको जवाफ यो कार्यक्रम त झुटा सपना मैले देख्न बेकार हो त सपना मैले देख्न यो मैले तिमीलाई हो त सपना मैले देख्न मनमा तिम्रो नाम लेख्न मलाई थाहा छ त्यो मनभित्र अर्कै मान्छे बसेको छ मलाई थाहा छ त्यो मनभित्र अर्कै मान्छे बसेको छ त्यसैले त्यो भरिएको दिनमा मैले देख्नु बेकार छ हो त्यो छोटो सपना मैले देख्नु बेकार छ यो मनमा तिम्रो नाम देख्नु बेकार छ नमस्कार मिठा रसिला मुक्तक अनि मेरो सवाल तपाईँको जवाब विशुद्ध मुक्तकहरूको एक मात्र कार्यक्रम कार्यक्रम हो चार लाइन मुक्तको आजको योरको नूतन श्रृङ्खलासँगै आज पनि उपस्थित भएका छौँ वृद्धबाट साथी साथी श्यामसँगै तपाईँकै मुक्तक मनको साथी सुनिल महत्त्व तपाईँलाई फर्कुङका आवाज दिलाउने सामुदायिक रेडियो ध्रुवतारा उनानब्बे दशमलव आठ मेगाहरू सुनिरहनु भएको छ सँगै इन्टरनेट अनलाइनको W W W dot radio Dhruvatara dot com अथवा W W W dot news Chitwan dot com मार्फत संसारभर तपाईँले यो कार्यक्रम एकसाथ सुनिरहनु भएको छ तपाईँको मुक्त तपाईँको आवाजमा अनि तपाईँको मुक्तक यो सुनिलको आवाजमा दुई तरिकाबाट हामी कार्यक्रममा यहाँलाई सहभागी गराउने गर्छौँ चाहनुहुन्छ आफ्नो मुक्तकलाई आफ्नै आवाजमा वाचन गर्नलाई भने डायल गर्नु साथी सुना छप्पन्न पाँच छब्बिस एक सय छयासी हाम्रो स्टुडियोको टेलिफोन नम्बर हो यो नम्बर डायल गर्नुहोला र आफूसँग भएका मिठा शिला मुक्तकलाई आफ्नै आवाजमा वाचन गर्न सक्नुहुन्छ सँगै फेसबुक पेज र कार्यक्रममा तपाईँले एसएमएस मार्फत पठाउनु भएका तपाईँका मुक्तकहरू पुका मैले वाचन गर्नेछु तपाईँले भन्ने डायल गर्नुहोला सुना सपन्न पाँच छब्बिस एक सय छयासी मार्फत यहाँको मुक्तक पुका यहाँका आवाजमा सुन्छौँ कोही साथी सुरुवातमै आइसक्नु भएको छ उहाँसँग कुराकानी गर्छौँ होला हो जान त गई जिउँदै मलाई जलाएर गई मुटु बिचमै तिखो छुरा जलाएर गई जान त गई जिउँदै मलाई जलाएर गई मुटु बिचमै तिखो छुरा जलाएर गई कति रुँदा होलान् बाटाइने बटुवानी कति रुँदा होलान् बाटाइने बटुवानी एक्लै पारी बर्लाई पिपल ढलाएर गई जान त गई जिउँदै मलाई जलाएर गई मुटु बिचमै तिखो छुरा चलाएर गए मुटु मास्ने तिखो छुरा चलाएर गए निकै मिठो मुक्तको सायद आवाज पनि चिन्जानकै हुनुपर्छ क्या अरे एकदमै एकदम शम्भु लम्साला सिम शम्भु कहाँ हुनुहुन्छ अहिले ए है कार्यक्रमबाट ढिला ढिला छुट्यौँ हामी अनि शम्भु के छ नैनौलो खबर यहाँको सबै ठिक छ भन्नुपर्छ अब है सब ठिकठाक छ हुन्छ अर्को मुक्तक छ शम्भुको गाडीमा फर्कँदै थिएँ होइन फर्किँदै फर्केर बसेर यसो कोरियोकै एउटा मुक्त सुरु गर्नुहोस् त्यही मुक्त चाहिँ म वाचन गर्छु सुरु गर्नुहोस् आँखाभरि आँसु जमाएर भन्दै थियो आँखाभरि आँसु जमाएर भन्दै थियो एक्लै बिछोडमा रमाएर भन्दै थियो आँखाभरि आँसु जमाएर भन्दै थियो एक्लै बिछोडमा रमाएर भन्दै थियो तैँले यो चिनो दिनै पर्छ असिन तैँले यो चिनो पर्छ सिम मुटुजीकी हातमा थमाएर भन्दै थियो आँखाभरि आँसु जमाएर भन्दै थियो बिछोडमा एक्लै रमाएर भन्दै थियो निकै मिठो मुक्तक हस् हुन्छ सम्भव कार्यक्रममा अनुभव मिठो मुक्तक वाचन गर्नुभयो छुट्टिन्छ है हस् नमस्कार शम्भु शम्भु लम्साला सीमित बेला हामीलाई फोन गर्दै हुन्थ्यो पालो तपाईँको शून्य छपन्न पाँच छब्बिस एक सय छयासी डायल गर्नुहोला आँसु दिनेले नै हाँस्ने कुरा गर्छन् यहाँ आँसु दिनेले नै यहाँ हाँस्ने कुरा गर्छन् यहाँ मुटु झिकेर बाँच्ने कुरा गर्छन् यहाँ आँसु दिनेले नै हाँस्ने कुरा गर्छन् यहाँ मुटु झिकेर बाँच्ने कुरा गर्छन् यहाँ हिजो जसले दिल दिएर फरार बनायो हिजो जसले दिल दिएर फरार बनायो आज उसैले समात्ने कुरा गर्छन् यहाँ मुटु झिकेर बाँच्ने कुरा गर्छन् यहाँ आँसु दिनेले नै हाँस्ने कुरा गर्छन् यहाँ मुक्तक हो जीवन अरियाल सङ्घर्षका मुक्तक यति बेला हामीलाई हामीलाई फेसबुक पेजमा यो मुक्तक उहाँले पोस्ट गर्नुभएको थियो धेरै धेरै धन्यवाद दिन चाहन्छौँ जीवन अरियाल सङ्घर्षको मुक्तको लागि यति बेला कोही साथी सम्पर्कमा आइसक्नु भएको छ उहाँको मुक्तक पनि सुनिहाल्छ होला हो हेलो कहिले काहीँ अतीत लिउने गर विवश विवेश कहिले काहीँ अतीत लिउने गर विवेश आफूले नै केही गर्नलाई जिउने गर विवेश पर्दैन कसैलाई उपहार दिन अब पर्दैनौ कसैलाई उपहार दिन अब कहिले काहीँ अतीत लिउने गर विवेश पर्दैनौ कसैलाई उपहार दिन अब प्यास लाग्दा पानी अब पिउने गर विवेश आफूले नै हिजोलाई जिउने गर विवेश नमस्कार हजुर नमस्ते निकै मिठो मुक्ति सुरुवातमै भाषण गर्नुभयो कसको लागि प्रश्न के अरे विदेशको के अरे मलाई जवाब आएको अनि अघिल्लो सता नै भन्छु भन्दा भन्दै सभापतिमा थियो हस् हुन्छ यहाँ ठिकठाक छ नि खबर है यहाँको हस् हामी पनि ठिक छौँ कुशल छौँ मङ्गल छौँ है हुन्छ प्रश्न यहाँको मुक्तक सुन्छौँ अर्को उपहार सधैँ उसले दिवानै दिवान दिएर गई उपहार सधैँ उसले दिवानै दिवान दिएर गई लत्याएर अन्तिम पल सुनौलो बिहान दिएर गई उपहार उस सधैँ उसले दिवानै दिवान दिएर गई म म उसकै यादमा टोलाउँदा पागसरी म उसकै यादमा टोलाउँदा पागसरी उपहार सधैँ उसले दिवानै दिवान दिएर गई म उसकै यादमा टोलाउँदा पागल गरी बनाएर बाध्यता देखाई सारा दिवाना दिएर गई अलत्याई र अन्तिम पल सुनाउँदो बिहान दिएर गई हो प्रसुना माया गर्नुपर्छ कसैलाई तर हद गर्नु न हद गर्यो भने यस्तै हुन्छ है हुन्छ मलाई यति धेरै माया गर्नु पर्दैन हो मलाई यति धेरै भो मलाई यति धेरै माया गर्नु पर्दैन दुनियाँ भोलि मेरो निम्ति मर्नु पर्दैन भो मलाई यति धेरै माया गर्नु पर्दैन दुनियाँ भोलि मेरै निम्ति मर्नु पर्दैन सुगन्धित फुल भने सधैँ फुलिरहनु तिमी सुगन्धित फुल भने सधैँ फुलिरहनु तिमी ओइलिएर मेरो निम्ति झर्नु पर्दैन हो प्रश्न मलाई यति धेरै माया गर्नु पर्दैन दुनियाँभोलि मेरो निम्ति मर्नु पर्दैन हस् प्रश्न मिठो मुक्तको लागि धन्यवाद छुट्टिन्छ है नमस्कार प्रसन्न पौडेल यति बेला हामीलाई फोन गरिदिनुहुन्थ्यो पालो तपाईँको शून्य छपन्न पाँच छब्बिस एक सय छ्यासी खोलिरहेका छौँ सुजन तिवारीको मुक्ति क्लिन्छ यति बेला कसरी बिर्सु माया मारेर जानेलाई कसरी बिर्सु माया मारेर जानेलाई फुल्न नपाई कोपिलामै झारेर जानेलाई कसरी बिर्सु माया मारेर जानेलाई फुल्न नपाई कोपिलामा झारेर जानेलाई आँसुहरू पोका पारी उपहार पठाएको छु आँसुहरू पोको पारी उपहार पठाएको छु नाता तोडी एक्लै पारेर एक नाता तोडी एक्लै पारेर जानेलाई फुल्न नपाएको पिलामा झारेर जानेलाई कसरी बिर्सु माया मारेर जानेलाई सुजन तिवारी पिठुवा पाँचबाट मुक्तक फेसबुक पेजमा उहाँले पोस्ट गर्नुभएको थियो धेरै धेरै धन्यवाद दिन चाहन्छु अर्को मुक्त गीत बेला लिन्छु कोही साथी हुनुहुन्छ र ठिक छ कोही साथी हुनुहुन्छ उहाँसँग छुट्टो कुराकानी राख्ने गर्छौँ आउने तयारी गर्दै हुन्छ तपाईँ आउनुहोला सुन्न छपन्न पाँच छब्बिस एक सय छयासीको बाटो बिल्कुल खुला छ आजभोलि रोएर दिन काट्छु आजभोलि रोएर दिन काट्छु आँसुले मुख धोएर दिन काट्छु आजभोलि रोएर दिन काट्छु आँसुले मुख धोएर दिन काट्छु बारम्बार उनको यादले सताउँदा बारम्बार उनको यादले सताउँदा उनकै तस्बिर छोएर दिन काट्छु आँसुले मुख धोएर दिन काट्छु भोलि आजभोलि रोएर दिन काट्छु विनोद प्रयासको मुक्तको ठेगाना कहाँ हो भनेर उल्लेख गर्नुभएको छैन विनोद प्रयासको मुक्तक धन्यवाद विनोद यहाँलाई मिठो मुक्तको लागि कोही साथी हुनुहुन्छ सम्पर्कमा उहाँको मुक्तक पनि सुनिहाल्छ है यति बेला हेलो हेलो मलाई माया टाढा नहुनु है मलाई माया नगरे नि टाढा नहुनु है सधैँ फुल बनिराख्ने काँडा नहुनु है मलाई माया नगरे नि टाढा नहुनु है सधैँ फुल बनिराख्नु काँडा नहुनु है खै अरू के नै भन्न सक्छु र म तिमीलाई खै अरू के नै भन्न सक्छु र म तिमीलाई छेउ तिमी छाडा नहुनु है मलाई माया नगरे नि टाढा नहुनु है सधैँ फुल बनिराख्नु काँडा नहुनु है निकै मिठो मुक्तिको आवाज सहित कहीँ कतै सुनेको हुनुपर्छ मैले है नाम भन्नुहोस् त जनक नेपाली यहाँसँग भेटघाट भएको थियो क्यारे है अस्ति अनि के छ जनकजी खबर नआएन होला हामी पनि निकै आराम छौँ कुशल छौँ मङ्गल छौँ अनि जनक चाहिँ हुन्छ कार्यक्रममा आउनुभएको छ पहिलोपटक कार्यक्रममा सहभागिता जनाउँदै हुनुहुन्छ है है त्यसको लागि कार्यक्रममा हुन्छ कार्यक्रममा यहाँलाई हार्दिक स्वागत छ मुक्तक सुन्छौँ यहाँको है <laughs> हुन्छ धेरै साथले फोन धेरै साथले फोन एकैचोट लगाइराख्नु भएको हुन्छ त्यो कारणले गर्दा फोन लगाउनु अलिकति गाह्रो हुन्छ जनक चाहिँ मुक्तक सुरु गर्नुहोस् यहाँको हाँस्दै जाऊ उसैसँग हुन्न अबदेखि हाँस्दै जाऊ उसैसँग हुन्न अबदेखि जनकजी जनकजी सम्पर्क हुनुहुन्थ्यो तर सायद उहाँसँगको सम्बन्ध विच्छेद भएको छ तपाईँ आउनुहोला साथी सुना छपन्न पाँच छब्बिस एक सय छासीको बाटो तिम्रो त्यो मन रुन्छ कि पिर भो तिम्रो त्यो मन रुन्छ कि पिर भो दुश्मनले जाल बुन्छ कि पिर भो तिम्रो त्यो मन रुन्छ कि पिर भो दुश्मनले जाल बुन्छ कि पिर भो न निश्चल अनि चोखो माया छ हाम्रो निश्चल र चोखो माया छ हाम्रो अनायासै बिछोड हुन्छ कि पिर भो तिम्रो त्यो मन रुन्छ कि पिर भयो दुश्मनले जाल बुन्छ कि पिर भयो मुक्तको लागि धन्यवाद दिन्छु सन्जिता रेग्मी नामटा रेग्मी मकवानपुरबाट मुक्त पठाउनु भएको थियो धन्यवाद कोही साथी हुनुहुन्छ हेलो हजुर नमस्ते हजुर नमस्ते बिजन बाबु खनाल <laughs> निकै चिरपरिचित आवाज के छ बिजन खबर एकदम राम्रो रमाइलो अनि तपाईँको के छ हामी पनि निकै आराम छौँ है अनि बिजन कार्यक्रम निकै सफल पाराले सञ्चालन गर्नुभयो सफल पार्नु भयो है शब्दवाटी कार्यक्रम सफल भएको कुरा हामीले जानकारी पाएका थियौँ हुन्छ बिजनजी कार्यक्रममा आउनुभएको छ मुक्तक नेसन छौँ म अघि भर्खर एउटा कोरेको भनौँ अथवा सुरु गर्नु तरबार समाएर भनिन् आमाले तरबार समाएर भनिन् अनि मेरो हातमा थमाएर भनिन् आमाले तरबार समाएर भनिन् अनि मेरो हातमा थमाएर भनिन् सक्छस् भने बाबु एउटै चिहान बनाइदिनु सक्छस् भने बाबु एउटै चिहान बनाइदिनु भूगर्भमा रमाएर भनिन् आमाले सर्वा समाएर भनिन् अनि मेरो हातमा अनि मेरो हातमा थमाएर भने निकै मिठो मुक्तक हुन्छ बिजन कार्यक्रममा आउनुभयो मिठो मुक्तक वाचन गर्नुभयो कार्यक्रममा आउँदा दिनु पनि सहभागिता जनाउँदै गर्नु होला सोटिन्छ अहिले भने है नमस्कार यति बेला बिजन बाबु खनाल हामीलाई फोन गर्दै हुनुहुन्थ्यो क्षेत्रपुरबाट पालो तपाईँको सुना सपन्न पाँच छब्बिस एक छयासीको बाटो खुला छ ऊ टाढा थियो नजिक आएर गयो ऊ टाढा थियो नजिक आएर गयो मौसको उसको धड्कनरे बताएर गयो ऊ टाढा थियो नजिक आएर गयो म उसको धड्कन अरे बताएर गयो जसले जिन्दगीभर प्यार गर्दिनँ भन्थ्यो जसले जिन्दगीभर प्यार गर्दिन भन्थ्यो आज उसैले गुलाब समाएर गयो म उसको धड्कन रे बताएर गयो ऊ टाढा थियो नजिक आएर गयो म उसको धड्कन रे बताएर गयो रोशन केसीको मुक्तक रोशनलाई मुक्तको लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु पाँच छब्बिस एक सय छयासीको बाटो खुल्ला छ फेरि पनि कोही साथी आइसक्नु भएको सारा मैले पाउँदैछु उहाँसँग कुराकानी गर्छु होला अझै पनि उनको सिधो खालीदेखि मैले अझै पनि दिनको सिधो खालीदेखि मैले माया भन्नेहरू जाने जालीदेखि मैले पवित्र माया सधैँ जीवित हुन्छ भन्थे अझै पनि उनको चिडो खालीदेखि मैले सुखो माया भन्नेहरू जाने जालीदेखि मैले पवित्र माया सधैँ जीवित हुन्छ भन्थे माया माने खेलमा जस्तै जालीदेखि मैले अझै पनि उनको सिउँदो खालीदेखि मैले अझै पनि उसको सिउँदो खालीदेखि मैले आवाज सायद यो आवाज पनि चिर परिचित हुनुपर्छ क्यारे है नाम भन्नुहोस् त अपेक्षा लामिसाने अपेक्षा कहाँ हुनुहुन्छ अहिले भरतपुरमै हुनुहुन्छ अनि के छ नानीहरूलाई खबर अपेक्षा ठिकठाक हुनु हामी पनि ठिकठाक छौँ हुन्छ अपेक्षा कार्यक्रममा आउनुभएको छ यहाँसँग सायद पहिलो भेट होला क्यारे है कार्यक्रम चार मुक्तकमा पहिलो भेट त होइन तर मेरो चाहिँ पहिलो भेट होला है हुन्छ अपेक्षा कार्यक्रममा आउनुभएको छ मुक्तक नै सुन्छौँ सुरु गर्नुहोस् अब तिमीले नाटक पार्दैन बानु माया गर्छु भनी प्रस्ताव सार्दैन सानो यसरी नै धोका दिए भने अबबाट भोगो अब तिमीले नाटक पार्दैन पर्नु मागेको छु भन्ने प्रस्ताव सार्दैन सार्नु यसरी नै धोका दिए भने अबबाट अरूका सामु एक थोका आँसु झार्दैन जानु भोगो अब तिमीले नाटक पार्दैन पर्नु मागेको छु भन्ने प्रस्ताव सार्दैन सार्नु माया गर्छु भन्ने प्रस्ताव सार्दैन सार्नु कसैले सारे छ र पेक्षा <laughs> <laughs> हस् हुन्छ पेक्षा कार्यक्रम आउनुभयो निकै मिठो मुक्तिको भाषण गर्नुभयो छुट्टिन्छ अहिले भने नमस्कार लपेश शाह लामिसा हामीलाई फोन गर्दै हुन्थ्यो पिपलुलाई पिपलुलाई साथ दिने बर पाए हुन्छ पर बर पाए जान्छु पिपलुलाई साथ दिने बर पाए जान्छु स्वर्ग जस्तै सुन्दर एउटा घर पाए जान्छु पिपलुलाई साथ दिने वर पाए जान्छु स्वर्ग जस्तै सुन्दर एउटा घर पाए जान्छु खोजिरहेको छु अहिलेसम्म मनले खाएको बाँकी छैन खोजिरहेको छु अहिलेसम्म मनले खाएको बाँकी छैन मेरो नाममा सुहाउने थर पाए जान्छु स्वर्ग जस्तै सुन्दर एउटा घर पाए जान्छु पिपलुलाई साथ दिने वर पाए जान्छु मुक्तको हो गङ्गा कुसुमको मुक्तक धेरै धेरै धन्यवाद दिन चाहन्छु फेसबुक पेजमा उहाँले मुक्तक दिनुभएको थियो पृष्ठभूमिमा एउटा सुन्दर आवाज बज्न सुरु गरिसके गरिसकेको छ तपाईँ भने सुन्न सक्नु पाँच छब्बिस एक सय छयासी डायल गर्दै गर्नु कस्तो छैन जसोतसो जीवन बाँचेको छु म जसोतसो जीवन बाँचेको छु म आँखाभरि आँसुले हाँसेको छु म जसोतसो जीवन बाँचेको छु म आँखाभरि आँसुले हाँसेको छु म फर फर्किन्छौ कि भने फर्किन्छौ कि भने आसम्ममा जसो तसो जीवन बाँचेको छु म आँखाभरि आँसुले हाँसेको छु म फर्किन्छौ कि भने आसमा छु म फर्किन्छौ कि फर्किन्छौ कि भने आसम्ममा त्यसैले त चोखो माया साँचेको छु म जसो तसो जीवन बाँचेको छु म आँखाभरि आँसुले हाँसेको छु म सुभाष आचार्य गैँडा कुर्चारको साथी एसएमएस मार्फत यो मुक्त पछाउनु भएको थियो धेरै धेरै धन्यवाद दिन चाहन्छु मात्र रेडियो सुन्दै हुनुहुन्छ सुनिरहनु भएको छ भने फ्रिक्वेन्सी मोडुलेसनको उनानब्बे दशमलव आठ मेघारसँगै इन्टरनेट अनलाइनको W W W dot radio Dhruvatara dot com अथवा W W W dot news Chitwan dot com मार्फत संसारभर तपाईँ यो कार्यक्रम सुनिरहनु भएको छ थोरै सूचना म यहाँनिर दिन चाहन्छु तर यति बेला कोही साथी सम्पर्कमा आइसक्नु भएको इसारा मैले पाउँदैछु उहाँसँग कुराकानी गर्छु बाँकी कुराकानी एकैछिन पछि गरौँला हेलो हजुर नमस्ते कहाँबाट बोल्नुभयो गैँडाकोटबाट सरु पछाडि चापागाई होला है <laughs> के छ सर खबर हामी पनि ठिक छौँ एकदम आराम छौँ सर के छ यहाँको चाहिँ नयाँ नौलो खबर के छ है कार्यक्रममा सायद पहिलोपटक सहभागिता होला फोनबाट है फोनबाट पहिलोपटक तर यहाँको हामी फेसबुकबाट मुक्तक चाहिँ पाइरहन्थ्यौँ सर हुन्छ कार्यक्रममा आउनुभएको छ मुक्तक नै सुन्छौँ सुरु गर्नु मेरो लागि ती नयाँ हँसाउने कोला खैले मरुदा जिन्दगीमा हँसाउने कोला खैले सधैँभरि सपनाको सगरमाथा चढिरहे सधैँभरि सपनाको सगरमाथा चढिरहे नमर्दा दुई छ खसाउनेको होला खै खैले मेरो लागि ती नयाँ होला खै खैले दादा सुनेकै मुक्तक भन्छु है सुनेकै मुक्तकबाट जवाफ दिएँ है सर खाली छ नि यो दिल यतै बास बसे हुन्छ खाली छन् यो दिल यतै बास बसे हुन्छ अनुमति छ यो मनभित्र सुटुक्क पसे हुन्छ खाली छन् यो दिल यतै बास बसे हुन्छ अनुमति छ यो मनभित्र सुटुक्क पसे हुन्छ यदि साँच्चै मलाई मन मन्दिरदेखि चाहन्छौ भने यदि साँच्चै मलाई आफ्नो मन मन्दिरमै सजाउँछौ भने ढुक्क भयो सुनिललाई त्यो अङ्गालोमा कसे हुन्छ खाली छन् यो दिल यतै बास बसे हुन्छ अनुमति छ यो मनभित्र सुटुक्क पसे हुन्छ हस् सर छुट्टिन्छ मिठो मुक्तिको लागि धन्यवाद है नमस्कार दिउला सरु चापागाई हामीलाई फोन गरिदिन्थ्यो गैँडाकुटबाट एउटा सूचना सम्मसँग एक सय अडचालिसौँ मोती जयन्तीको अवसरमा सिर्जन साहित्य समूह र आदर्श साहित्य समाजको संयुक्त आयोजनामा हुन गइरहेको जोर गजल मोतीलाई गजल वाचन कार्यक्रममा उपस्थित भइदिनु हुन समस्त गजल प्रेमीहरूलाई अनुरोध छ स्थान एसपिएम कलेज गैँडाकोट दुई नानी किनार समय बिहान ठिक आठ बजे शनिबार भनेर भर्खर मात्रै यो एसएमएस आएको छ लेखराम सापकोटाले मलाई यो एसएमएस पठाउनु यो यो सन्देश मलाई पठाउनु भएको थियो लेखराम सापकोटालाई धन्यवाद त्यसै गरी एक सय अडचालिसौँ मोती जयन्तीको अवसरमा सामुदायिक रेडियो ध्रुवतारा उनानब्बे दशमलव आठ मेघाटले यही बिस गते यही आउँदो बिस गते मोती जयन्तीकै दिन बिहान सात बजीबाट गजल वाचन कार्यक्रम राखेको छ त्यो कारणले गर्दा तपाईँ गजल लेख्नुहुन्छ गजल विधामा रुचि राख्नुहुन्छ भने तपाईँ आउनुहोला रेडियो ध्रुवताराको स्टुडियोसम्म पाल पाल्नुहोला र आफ्नो गजलका साथहरूमा साथसँगै तपाईँ तपाईँ उपस्थित भइदिनुहोला यो सूचना म यहाँसँग जाहेर गरेँ कोही साथी हुनुहुन्छ र <laughs> हुन्छ उहाँसँग कुराकानी गर्छौँ हेलो नमस्ते नमस्ते हजुर हजुर कहाँबाट को बोल्नुभयो भनेर म सोध्दिनँ है कहाँबाट भन्नुहोस् त कृष्णपुरबाट पूजन थपलिया के छ पूजन खबर बसी बसाउँछ है हुन्छ कार्यक्रममा आउनुभएको छ मुक्त सुरु गर्नुहोस् मसँगको छुटाएर गई मायाको बदला उल्टे मलाई कुटाएर गई मसँगको पोको माया छुटाएर गई मायाको बदला उल्टे मलाई कुटाएर गई अर्काकी छोरीको पछि नलाग भन्दै अर्काकी छोरीको पछि नलाग भन्दै अघि पछि दुई चारजना जुटाएर गई मायाको बदला उल्टे मलाई कुटाएर गई मायाको बदला मलाई उल्टै कुटाएर गए पूजन वास्तविकतै हो कि जस्तो लाग्यो होइन है हस् हुन्छ पूजन कार्यक्रम अनुभव मिठो मुक्तक भाषण गरिदिनु भयो छुट्टिन्छ अहिले भने है नमस्कार यति पूजन तपाईँले हामीलाई फोन गर्दै हुन्थ्यो म अब गएको साताको अन्त्यमा तपाईँको लागि राखेको सवालमाथिको जवाफ लिनेतर्फ लाग्छु न त दूर जान्छ न समय पाउँछ मात्र तिम्रो यादले किन यसरी सताउँछ न त दूर जान्छ न समय पाउँछ मात्र तिम्रो यादले किन यसरी सताउँछ सम्झनामा तिम्रो तस्बिर हुन्छ आँखा वरिपरि सम्झनामा तिम्रो तस्बिर हुन्छ आँखा वरिपरि र त तिमीलाई कल्पिँदै यो मनले झस्काउँछ मात्र तिम्रो यादले किन यसरी सताउँछ न त दूर जान्छ न समीप पाउँछ यही सवालमाथिको जवाफ अब भने म लिनतर्फ लाग्छु कोही साथी हुनुहुन्छ र स्याम कोही साथी आउने तयारी गर्दै हुन्छ तपाईँ भने सुना सपना पाँच छब्बिस एकसाठी डायल गर्नु होला सायद एकजना साथी मात्रै हामी लिन भ्याउँछौँ कि जस्तो लागिरहेछ त्यो कारणले गर्दा तपाईँ यदि लक्की हुनुहुन्छ भने सायद तपाईँको फोन पक्का लाग्न सक्छ जिन्दगीमा पिरतीको छाल यस्तै हुन्छ सुनिल जिन्दगीमा पिरतीको छाल यस्तै हुन्छ सुनिल माया गर्नेहरूको हाल यस्तै हुन्छ सुनिल जिन्दगीमा पिरतीको छाल यस्तै हुन्छ सुनिल माया गर्नेहरूको हाल यस्तै हुन्छ सुनिल यदि बानी यदि बानी उनको तस्बिर आँखाभरि नाचिदिँदा याद बनी उनको तस्बिर आँखाभरि नाचिदिँदा याद पनि उनको तस्बिर आँखाभरि नाचिदिँदा पिरतीमा मर्नेहरूको सवाल यस्तै हुन्छ सुनिल जिन्दगीमा पिरतीको छाल यस्तै हुन्छ सुनिल चोखोमाया गर्नेहरूको हाल यस्तै हुन्छ सुनिल सिजा पाण्डे पिप्लेबाट यो जवाब पठाउनु भएको कोही साथी हुनुहुन्छ अन्तिममा एउटा साथी मात्र लिन्छौँ के जवाबहरू बाँकी छन् नमस्ते कहाँबाट बोल्नुभयो प्रमिला पुरा नाम भन्नुहोस् त प्रमिला शर्मा पहिलोपटकको प्रमिला कार्यक्रममा सहभागिता जनाउनु भएको हस् कार्यक्रममा हार्दिक स्वागत छ के गर्नुहुन्छ प्रमिला यहाँले ए पढ्दै हुनुहुन्छ कहाँ कतिमा ए पढ्नुहुन्छ हुन्छ प्रमिला कार्यक्रममा आउनुभएको छ मुक्त कतिको लेख्नुहुन्छ लेख्नुहुन्छ हल्का फुल्का है हुन्छ कार्यक्रममा आउनुभएको छ मुक्त नेस्नेछौँ पाना कसैले मिल्काएको खजानाको पो म त जति माया गरे पनि नबुझ्ने त्यो मनसँग जाडोले लाँदा पनि बाहना पो म त च्यातिएका डायरीका पाना भएको म त ओहो निकै मिठो मुक्तक हुन्छ प्रमिला कार्यक्रममा आउनुभयो मिठो मुक्तक भाषण गर्नुभयो कार्यक्रममा आउँदा दिनमा पनि सहभागिता जनाउँदै गर्नुहोला छुट्टिन्छ अहिले भने है नमस्कार दिदीलाई प्रमिला शर्मा हामीलाई फोन गरिदिन्छु जवाफमा लिन्छु केही जवाब छन् न त दूर जान्छ न समीप न त दूर न समीप छाया भएर होला उसको मात्र याद आउने माया भएर होला न त दूर न त समीप छाया भएर होला उसको मात्र याद आउने माया भएर होला यस्तै हो माया माया भन्ने घरिघरि झस्काउँछ यस्तै हो माया भन्ने घरिघरि झस्काउँछ अघोषित एकहरू माया भएर होला न त दूर न त समीप छाया भएर होला उसको मात्र याद आउने माया भएर होला जवाबको लागि धेरै धेरै धन्यवाद दिन्छु सुमन गुरुङलाई चितवन मात्र लेख्नु भएको छ ठेगाना बाँकी ठेगाना लेख्नु भएको छैन प्रसन्ना शर्माको जवाब लिन्छु मेरो पनि हालत उस्तै बुझ्ने प्रयास गर सानो मेरो पनि हालत उस्तै बुझ्ने प्रयास गर सानो म पनि सर्छु तिमी पनि समीप म पनि सर्छु तिम्रो समीप तिमी नि यता सर सानो मेरो पनि हालत उस्तै बुझ्ने प्रयास गर सानो म म सर्छु तिम्रो समीप तिमी नि यता सर सानो टाढा हुँदा बाँच्न गाह्रो तस्बिरले आँसु झार्दै Aí टाढा हुँदा बाँच्न गाह्रो तस्बिरले आँसु झार्दै भागी जान सक्दिनँ म भाग माग्न आउनु घर सानो मेरो पनि हालत उस्तै बुझ्ने प्रयास गर सानो मनी सरसो तिम्रो समीप तिमी यता सर सानो धन्यवाद दिन्छ प्रश्नलाई जवाबको लागि र आज मात्रै बालको आज मात्रै वीरेन्द्र भूमि क्याम्पसमा आयोजित शब्दवाटिकाको आयोजनामा मासिक रचना वाचन कार्यक्रम सम्पन्न भएको थियो खास गरी चितवनका नाम चितवनका विशिष्ट गजलकारहरू पुष्प अधिकारी अञ्जली प्रभाकर पण्डित गोविन्द विजयराज विनोदी सँगै विजयराज गेवालीका साथमा धेरै साहित्यिक स्रष्टाहरूको भिडमा आज कार्यक्रम भएको थियो र विजनबाबु खनालको अध्यक्षतामा सुरुवात भएको कार्यक्रम कार्यक्रम कला शर्माले सञ्चालन गर्नुभएको थियो र धेरै लगभग दुई तिन दर्जनभन्दा बढी साहित्यकार साथीहरूको कार्यक्रममा सहभागिता रहेको थियो यो जानकारी म यहाँलाई गराएँ र कार्यक्रममा हामी छौँ लगभग अन्त्यतिर पनि आएका छौँ लगभग सवाल पनि राख्नुपर्छ एउटा समुद्र आवाज हामी अगाडि सार्छौँ तपाईँ भने कपी र कलम तयार गर्दै गर्नु साथी अर्को साथीको लागि मेरो व्यक्तिगत सवाल टिप्नको लागि माई आइदेऊ तिम्रो दिलमा पर्खिरहला हो मेरो मनको बाटो गरी जिन्दगीमा देऊ तिम्रो दिलमा पर्खिरहला सँग लुकाउनु के छ र के छ र आफ्नै मन भेटी सम्झी चढाइदिउला सफलता नै सफलताको बहार मिलोस् तिमीलाई सफलता नै सफलताको बहार मिलोस् तिमीलाई संसारकै सारा खुसी उपहार मिलोस् तिमीलाई सफलता नै सफलताको बहार मिलोस् तिमीलाई संसारकै सारा खुसी उपहार मिलोस् तिमीलाई जिन्दगीमा यात्रा गर्दा कहीँ कतै ठेस नलागोस् सफलता नै सफलताको बहार मिलोस् तिमीलाई संसारकै सारा खुसी उपहार मिलोस् तिमीलाई जिन्दगीमा यात्रा गर्दा कहीँ कतै ठेस नलागोस् हाँसौ खुसी उमङ्गको संसार मिलोस् तिमीलाई हो जिन्दगी सब संसारका सारा खुसी उपहार मिलोस् तिमीलाई सफलता नै सफलता सदाको बहार मिलोस् तिमीलाई र आज एकजना साथीको जन्मदिन परेको छ नाम मैले यहाँबाट उद्घोष गरिनँ जे सायद रेडियो सुनिरहनु भएका साथी तपाईँलाई जन्मदिनको धेरै धेरै शुभकामना यो शुभकामनासहित म यहाँलाई यो यहाँको लागि यो मुक्तक समर्पित गर्न चाहेँ र कार्यक्रम सारलाइन मुक्तक सुनिरहनु भएको छ हामी अन्त्यमा पनि छौँ सवाल राख्नै पर्छ तपाईँ कपी र कलम तयार पारिसक्नु भएको छ भने साथी टिप्नुहोस् अर्को साताको लागि यो सुनिलको व्यक्तिगत सवाल तपाईँको लागि जवाफ दिनको लागि यहाँलाई सहज हुनेछ आजकल कुन्नी यौमन कतै साटिए जस्तो लाग्दैछ आजकल कुन्नी यौमन कतै साटिए जस्तो लाग्दैछ अमरप्रीतको डोरी पनि बाटिए जस्तो लाग्दैछ ध्यान दिएर टिप्नुहोला साथी आजकल कुन्नी यौमन कतै साटिए जस्तो लाग्दैछ अमरप्रीतको डोरी पनि बाटिए जस्तो लाग्दैछ भनिन्छ यो माया भन्ने चिज पनि अन्धो हुन्छ रे भनिन्छ यो माया भन्ने चिज पनि अन्धो हुन्छ रे त्यसैले आफू आफैदेखि ढाँटिए जस्तो लाग्दैछ अमरप्रीतको डोरी पनि बाटिए जस्तो लाग्दैछ आजकल कुनै यो मन कतै साटिए जस्तो लाग्दैछ यही सवालमाथिको जवाबसँगै आफूसँग भएका मिठा रसिला मुक्तकहरूलाई चाहनुहुन्छ यो सुनिलको आवाजमा वाचन होस् तपाईँले फेसबुक चलाउनुहुन्छ फेसबुक युजर हुनुहुन्छ भने कार्यक्रमको Facebook page W W W dot Facebook dot com slash चार लाइन मुक्तक सिएस एएआर चार एलआइएनईएमयुके केटिएके मुक्तक सर्च गर्नुहोस् एउटा पेज यहाँले भेटाउनुहोस् त्यो वालमा गएर स्वरूप राखेको यो सवालको कमेन्ट बक्समा यहाँले जवाब पोस्ट गर्न सक्नुहुन्छ अथवा स्टाटसमा को कमेन्ट बक्समा आफ्नो अन्य मुक्तहरू पनि यहाँले पोस्ट गर्न सक्नुहुन्छ सँगै तपाईँले फेसबुक चलाउनुहुन्न फेसबुक युजर हुनुहुन्न भने तपाईँले सिधा एसएमएस गरिदिनुहोस् अन्ठानब्बे चार सय बाहन्न सतहत्तर सात सय अन्ठाउन्न पक्का म यहाँलाई यहाँलाई थोरै अनुरोध गर्न चाहन्छु साथी तपाईँले मुक्तक पठाइरहँदा कतिपय साथीले मेरो पर्सनल प्रोफाइलमा पनि मुक्तक पठाइरहनु भएको छ कृपया साथी कार्यक्रमको पेजमा मात्रै मुक्तक पठाउनुहोला र हामी प्राथमिकता विशेष गरी कार्यक्रमको पेजमै आएका मुक्तहरूलाई विशेष प्राथमिकता दिन्छौँ र दायाँ बायाँ आएका मुक्तहरू भाषण गर्छौँ गर्दैन त्यो कुरा म ग्यारेन्टी लिन सक्दिनँ त्यो कारणले गर्दा साथै तपाईँ सकभर कार्यक्रममा मुक्तक पठाइरहँदा कार्यक्रमको पेजमा मुक्त पठाउनुलाई जानकारी गराउँछु कार्यक्रमलाई तपाईँ सालाइन मुक्तक dot blogspot dot com सँगै Chisapani Nepal dot blogspot dot कमबाट डाउनलोड गरेर कार्यक्रममा सुन्न पनि सक्नुहुन्छ आफूलाई पाइक पर्ने समयमा डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ अन्त्यमा छौँ आज सम्पर्कमा आउनुहुने तपाईँ सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद सम्पर्क सम्पर्क आउनलाई प्रयास गर्दा गर्दै पनि सफल हुनु भएन तपाईँलाई पनि विशेष धन्यवाद तपाईँको पालो पक्का अर्को साथ आउँछ आगामी श्रृङ्खलाहरूमा यहाँको पालो पक्का पनि आउँछ एसएमएसबाट फेसबुकबाट मुक्तक पठाउनुहुने तपाईँ सम्पूर्णलाई धन्यवाद रेडियो सुनेर साथ दिनुभयो सँगै अन्य रेडियो सुन्नको लागि अरूलाई सिफारिस गर्नुहुने जस तपाईँ सम्पूर्ण सम्पूर्ण मुक्तक मनलाई सविशेष आभार मेरो आवाज तपाईँको रेडियो शीर्षमा पुर्याउँदै तपाईँ र मेरो सामी पिता अझ निकट बनाउन सहयोग गर्ने मेरो आत्मीय साथी श्यामलाई प्राप्तिक सहयोगको लागि धेरै धेरै धन्यवाद दिँदै कार्यक्रम सारलाइन मुक्तको आजको यो श्रृङ्खलाबाट भने तपाईँकै मुक्तक मनको साथी सुनिल छुट्टिन्छु हस् नमस्कार यहाँको बाँकी पल शुभ बितोस् शुभरात्रि शुभ सपना